नेताहरूले केन्द्रीय समितिको औपचारिक बैठक बोलाउने दवाब दिने तयारी गरेका छन् उच्च स्तरीय राजनैतिक टोली आज काठमाडौँ आउने भएको छ चिनिया कम्युनिष्ट पार्टीका विदेश मामिला सम्बन्धी उपमन्त्री आइपिङ चौध सदस्य टोलीको नेतृत्व गर्दै नेपाल आउन लाग्नु भएको हो उहाँ चिनिया कंग्रेसमा चिनिया कम्युनिष्ट पार्टीको विदेश विभागबाट चयन भएका पाँच सदस्य मध्ये एक हुनुहुन्छ संविधान सभा निर्वाचनपछि नेपालको राजनीतिलाई चासोको साथ हेर्दै आएको चीनले अहिले पठाउन लागेको यो टोली राजनैतिक स्तरको सबैभन्दा उच्च हो चिनिया टोलीले नेपालको राजनीतिबारे दलका शीर्ष नेताहरूसँग छलफल गर्नेछ आज यो मरे पुन्ही देशैभर नेवार समुदायमा हर्ष उल्लासका साथ मनाइँदैछ तिहारमा देउसी र भैलो खेले जस्तै टोलभर गाउँदै यो मरी माग्ने चलन नेवारी समुदायमा छ सोही परम्परा अनुसार नेवारी गीत गाउँदै बच्चादेखि बुढापाकासम्म सहभागी भई आज दिनभर यो मरी मागिन्छ इष्टमित्र साथीभाइ पाहुनालाई बाढीचुडी खानेर खुवाउने परम्परा रहेको यो पर्वलाई माया प्रेम तथा दया र करुणा आदान प्रदानको रूपमा पनि लिने गरिएको छ यो मरी एक विशेष प्रकारको रोटी हो यो मरी पुनिका दिन गृहिणीले शुद्ध भएर चामलको पिठो चाको तिल मासु गुदफाग खुवा राखी उमरी बनाउने चलन रहेको छ नेवारी भाषामा यो भनेको मनपर्ने र मरी भनेको रोटी र मिठाई हो सबैलाई मनपर्ने भएकाले नै यसको नाम योमरी राखिएको संस्कृतिविदहरूको भनाइ छ यसरी बनाइएको योमरीलाई धानका भकारी लगायतमा चढाउने गरिन्छ यसरी चढाएको योमरी चार दिनपछि मात्र प्रसादका रूपमा भाँडेर खाने चलन रहेको छ नेवार समुदायमा आफैले उत्पादन गरेको अन्न ढेकुटी पूजा गरेर गरेर मात्र खाने चलन अनुसार यो पुनि मनाइन्छ नेवारी समुदायको पहिलो मिठाई या रोटी यो मरी हो आजका दिन दान गर्नाले धर्म हुने विश्वासको साथ नेवारी गीत गाउँदै नाच्दै यो मरी माग्न आउने युवा युवतीहरूलाई यो मरी दिएर खुसी पार्ने परम्परा रहेको छ यसै गरी प्रकृति र पितृको पूजा गरी आज किराँत समुदायको ठूलो चाड साकेला अधौली पर्व मनाइँदैछ किराद समुदायले आफूले लगाएको अन्न पाकेपछि आफ्नो कुल देवतालाई चढाएपछि मात्र आफूले खाने दिनलाई यो चाडका रूपमा मनाइन्छ परम्पराअनुसार दुई दिन अघि लिम्बुले चासो तगनाम पर्व मनाउने गर्दछन् भने याखाले चासुवा सुनुवारले खोल स्यादर र राईले उधौली साकेला भनेर आज संयुक्त रूपमा मनाउने गरिन्छ किरात राईको मुख्य पर्व साकेला उभौली वैशाख पूर्णिमाको दिन र उधौली मङ्सिर पूर्णिमाको दिन मनाइन्छ यस पर्वको मेलामा सबै उमेरका मानिसहरू आपसमा गोलो घेरा बनाएर नाच्ने गर्दछन् यसैबीच राष्ट्रपति डाक्टर रामरण यादवले किराँतहरूको चाड उधौलीका अवसरमा किराँत समुदायमा शुभकामना व्यक्त गर्दै यो पर्व सबै नेपालीको सामाजिक सामञ्जस्यता कायम राख्ने प्राकृतिकका रूपमा रहिरह रहन सकोस् भन्ने कामना गर्नुभएको छ सन्देशमा उहाँले सम्पूर्ण धर्मावलम्बी जात जाति तथा भाषाभाषी जो जहाँ बसेका भए पनि आजको दिनले एकताबद्ध भई आपसी सद्भाव तथा भातृत्व अभिवृद्धि गरी देशमा शान्ति र सुस्वा सुव्यवस्था स्थापना गर्नको लागि प्रेरित गर्ने उल्लेख गर्नुभएको छ नेपाल विद्युत प्राधिकरणले आजदेखि लागू हुने गरी लोडसेडिङको तालिका हेरफेर गरेको छ बिहान दिउँसो र बेलुका तीन पटक गरी हरेक दिन नौ घण्टा लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ अहिलेसम्म हप्ताको सडचालिस घण्टा लोडसेडिङ भइरहेकोमा बढाएर त्रिसठी घण्टा पुर्याउन लागि हो दुई पटक मात्र लोडसेडिङ गर्दा समयावधि लामो हुन गएकाले तीन पटक गर्न लागि प्राधिकरणले जनाएको छ प्राधिकरणका अनुसार हप्तामा एक दिन भने बिहान र बेलुका गरी दुई पटक मात्र लोडसेडिङ हुनेछ प्राधिकरण ले साँझको समयमा विद्युत खपत कम गरी लोडसेडिङ न्यूनीकरण गर्ने काममा सहयोग गर्न सबैसित आग्रह पनि गरेको छ बाली नालीमा रासायनिक विषादीको बढ्दो प्रयोगलाई रोक्न सरकारले देशका विभिन्न ठाउँमा प्लान्ट क्लिनिक अर्थात बाली उपचार शिविर सञ्चालन गरेको छ हरियो तरकारी लगायत अरू बाली नालीमा रासायनिक विषादीको बढ्दो प्रयोगले मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल असर पर्न थालेपछि सरकारले यस्तो अभियान सुरु गरेको हो रासायनिक विषादीले पार्ने असरको बारेमा जानकारी गराउन जिल्लाका बाली संरक्षण अधिकृतको समन्वयमा स्थानीय सञ्चार माध्यम मार्फत सूचना दिनुको साथै ठाउँ ठाउँमा शिविर सञ्चालन गरिएको बाली संरक्षण निर्देशनालयले जनाएको छ वरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण सुवेदीका अनुसार भक्तपुरमा तीन पटक शिविर सञ्चालन गरिएको छ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 कोरियाको नौसेनाको एक एकाइले ती पर्सा प्राप्त गरेको हो पर्सामा बम आक्रमणको चेतावनी दिएको र नौसेना आक्रमणको पहिलो लक्ष्य हुने बताइएको छ उत्तर कोरियाको सरकारले त्यहाँका नेता किम जोङ उनका राजनैतिक सहयोगी जाङ सोङ थायकलाई मृत्युदण्ड दिएपछि यस्तो घटना सार्वजनिक भएको हो यसैबीच उत्तर कोरियाबाट कुनै पनि प्रकारको उत्साहपूर्ण घटना हुन सक्ने भन्दै दक्षिण कोरियाले आफ्नो सेनालाई सतर्क अवस्थामा राखेको छ गत बिहिबार उत्तर कोरियाली नेता जाङलाई मृत्युदण्ड दिएपछि किमले शक्तिमा आफ्नो नियन्त्रण रहेको कुरा देखाउन विभिन्न प्रयास गरिरहेका छन् खेल समाचार कप फुटबल प्रतियोगिताको उपाधिको लागि आज मनाङ मर्स्याङदी क्लब र बोयज युनियन क्लब भिड्ने भएका छन् दोस्रो रङ्गशालामा आज साँझ पाँच बजेपछि हुने खेलमा दुईटै टीमले जितको तयारी गरेका छन् गत वर्षको एनसेल कप विजेता मनाङ मर्स्याङदीले सङ्कटा क्लबलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको फाइनलमा प्रवेश गरेको हो बोयज युनियनले भने बत्तीस वर्षपछि डिभिजन स्तरीय क्लबको सहभागितामा पहिलो पटक फाइनलमा प्रवेश गरेको हो द काउट फुटबल प्रतियोगितामा सर्वाधिक पुरस्कार राशि भएको यो प्रतियोगिताका विजेता टिमले रु पन्ध्र लाख नगद प्राप्त गर्नेछन् भने उपविजेता टिमले रु सात लाख पाउनेछन् यस्तै सेमी फाइनलमा पुग्ने दुई टिमले जनै रु एक लाख पचास हजार पाउनेछन् सर्वोत्कृष्ट खेलाडीलाई एक मोटरसाइकल दिइनेछ समाचारको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक समानुपातिक सभासद चयन र सहमति प्रक्रियाका विषयमा छलफल गर्न नेपाली कंग्रेस केन्द्रीय समितिको अनौपचारिक बैठक आज बस्दै चीनको उच्च स्तरीय राजनैतिक टोली आज काठमाडौँ आउने आज योमरी पुनि देशैभर नेवार समुदायमा हर्ष उल्लासका साथ मनाइँदै किरात समुदायको उधौली पर्व पनि आजै सुडानको जाफरमा यस वर्ष चर्किएको हिंसामा परि बीस लाख मानिस विस्थापित उत्तर कोरियाद्वारा दक्षिण कोरियामा आक्रमण गर्ने धम्की र यन्सेल कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज मनाङ मर्स्याङ्गी क्लब र बोइज युनियन क्लब भिड्ने हौस् त बिहान दस बजेको अर्पण समाचार सकियो म सम्झना बिदा हुन्छु नमस्कार यस अर्पण समाचारको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय नब्बे हामी कहाँ रङ रोगन सेनिटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाको साथै एसियन पेन्ट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युड मल्टी एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युड institute multi learning academy Khairahani चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्क माथि मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न छ्यालिस एक चौरात्तर र अन्ठानब्बे चार त्रिपन्न पैँतालिस शून्य चौध अपियर भिसामा जर्मन जानको लागि एक मात्र गन्तव्य स्थान green mountain education consultancy German भाषा सहित मात्र रु एक लाख तिस हजारमा भरतपुर सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास चौन्न पाँच सय नौ टाढी सम्पर्क शून्य छप्पन्न पाँच साठी पाँच सय बिस लागि सुनो हजुर होइन ए सिर्जन किन टोलाइस हेर न